कति राम्री कि सिन्दुर नलाई पनि दिए गरम जस्तो बाछा कान्छे मलाई पनि फुलेको छ आँखा झिमी झिमी सिन्दुर चुरा सारी लाउँदा कस्ती हौली तिमी जवानीको आगो मन्दिर बिसाइँदो रहेछ जवानीको आगो मनभित्र तन्केको छ जवानीको आगो यो तिजमा लाउरी कान्छी सिन्दुर छोरा लागो बिस बाइसे उमेरमा उर्ली आउने पैसा उर्लिएको पैसा थाम यसपालि त कुराकानी छिन्न अर्को साल पाउँछौ कान्छी छोरो च्यापी हिँड्न जवानीको आगो मनभित्र धन्केको छ जवानीको आगो यो तिजमा लाउरी कान्छी सिन्दुर चोरा लागो पर्छ पर्छ the 一个。